Visit slnepal.com for more latest Nepali music. मेरो जीवन ढलोस् बरु तपस्याले बन्छ राष्ट्र प्रेमीको गथा संयुत्याग तपस्याले बन्छ राष्ट्र प्रेमीको गथा मेरो जीवन ढलोस् जीवन ढल्छ त्यसको निम्ति आस्था बस्दैन स्वाधीनता ढल लगा स्वाधीनता ढल लगा हाँस्न म सक्दिन हाँस्न म सक्दिन वर्षाले बन्छ राष्ट्र प्रेमीको गाथा संयोत्याग तपस्याले बन्छ राष्ट्र प्रेमीको गाथा